सोचेको थिएँ जीवनभरि तिमीहरूलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाई हामी एकैछिन हाँसौँ हँसाउँ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy Hello guys, salam, namaste and welcome in this show. This is time for program Just for Injury which is comes every day 11 15 am to 12 pm with me your ultimate friends forever and also I am a regular host of this show. My name is Surya and right now technically supporting me technical assistant from the technical side Mr. Raj. बोल तपाईँ भर्खर मात्र आफ्नो घरको रेडियो ट्युन अन गरिरहनु भएको छ तपाईँले सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर one of the best and one of the rocking radio station of town and also station of choice this is radio Arpan one four point five mega hertz and the program just for enjoy र इन्टरनेट अनलाइनमा पनि W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ ब्राइट प्रोग्राम जस्ट फर इन्जोयमा हामी टोटल्ली म्युजिकल डजहरू प्लेआउट गर्छौँ र इन्टरटेनमेन्ट पनि गर्दै आइरहेका छौँ र विभिन्न टपिक्समा कुराकानी गर्दै आइरहेका छौँ र तपाईँ पनि टपिक्समा रहेर कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँले कल गर्न सक्नुहुनेछ सो पन्छ हाम्रो टेलिफोन नम्बर सुना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस okay number one second zero five six five six three three three two and zero five six five six three three three थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ राइट राइट बेला टेलिफोन लाइनमा कोही साथी आइसक्नु भएको छ र टपिक्स भन्ने थिएँ तर साथीलाई भनेछु त्यस पछाडि अरू साथीहरूले विचार पुऱ्याएर ध्यान दिएर सुनि होला र सुन्नुहोला पनि भन्न चाहन्छु बेला कोही साथी टेलिफोन लाइनमा आउनुहुन्छ प्रोग्राममा फर्स्ट कलर सँगसँगै कहाँबाट आउनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो हेलो नमस्ते नमस्ते हु इज दिस भनेर सोधेँ भनी <laughs> शक्तिखोरबाट अलिकति कन्फ्युज चाहिँ हुन्छ है म पनि के गर्नु को होला निलम म चाहिँ भन्नै सकिहान क्या होइन निलम हो कि जस्तो पनि लाग्छ होइन कि जस्तो पनि लाग्छ होइन फेरि झटारो हाने भने फेरि मिलेन भने त टेन्सन हुन्छ नि होइन <laughs> <laughs> ल ठिक छ अनि के छ निलमको नयाँ आज खबर हजुर सबै ठिकै छ त हजुरको के छ सुनाउनुहोस् मेरो पनि सबै ठिकठाकै छ बिहान उठेदेखि अहिलेसम्म के के गर्नुभयो हाम्रो निलमले हजुर म आज खासै केही पनि गरिनँ भन्दा पनि हुन्छ बिहान नै उठ्यो है आफ्नो नित्य कर्म छँदैछ त्यस पछाडि खाना खाइयो बस्ने मात्रै होइन त खाना खाने बस्ने है हजुर एक्लै एक्लै खान्छ भने क्या यो निलमले जहिले पनि होइन होइन होइन हजुरको चाहिँ भएको छैन कि जस्तो छ अघि अनि के छ अरू सुनाउनुहोस् दिनभरिको प्लान हाम्रो निलमको हजुर केही छैन बस्छु खायो अब मौसम नै त्यस्तो छ क्या अलिकति केही गर्छु गर्मी होइन साह्रै एकदम गर्मी छ होइन हजुर हजुर यो गर्मी मौसममा साह्रै गाह्रो हुन्छ भने होइन ओके सो प्रोग्राम जसबिन्जोको आजको यस एपिसोडमा निलमको साथ मिलिरहेको छ फर्स्ट कलर सँगसँगै र हामी विभिन्न टपिक्समा कुराकानी गर्दै आइरहेका छौँ होइन र आजको टपिक चाहिँ ईश्वरचलितवालाई सोध्न चाहन्छु होइन हाम्रो जीवनमा थुप्रै कुराहरू आउँछन् वास्तविक जीवन के छ त्यो भने बुझ्न गाह्रो छ होइन यो जीवनमा दुःख खुसीको क्षण त आइहाल्छ कहिले आँसु कहिले हाँसो कहिले मिलन कहिले बिछोड त भइहाल्छ होइन तर पनि जीवनमा खुसी हुन के गर्नु पर्ला ओके जीवनमा खुसी हुन के गर्न पर्छ अथवा के गर्नु पर्ला हामीले कस्तो भन्यो नि दादा अब जीवन भनेको एउटा हाम्रो जब जन्मिन्छौँ हामी होइन जन्मिन्छौँ अब हुर्किन्छौँ बढ्छौँ सानो उमेरदेखि ठुलोसम्म हुन्छ होइन आफ्नो बुवा मम्मीको साथबाट जस अहिलेको यतिको असफल भइरहेको छ बाँकी समय पनि हुनेछ होला जसम्म होइन अब जीवन भनेको त्यही नै हो जब कि हामीले राम्रोसँग आफूले आफूलाई नै के हो भनेर भन्नुभन्दा पनि आफूले त्यो के हो भनेर आफूले सङ्घर्ष गर्दै जाँदाखेरि आफ्नो जीवन बिताउँदै गइन्छ क्या दुःख सुख होइन जीवन भनेको चाहिँ एउटा सुख मात्रैको महसुस पनि त्यति रमाइलो चाहिँ हुँदैन कि जस्तो लाग्छ क्या किनकि दुःखको अनुभव पनि बटुलेको होस् क्या जीवन भनेको एउटा यस्तो हो क्या जहाँ दुःख सुख जे पनि परेको खण्डमा उसलाई केही पनि कुराले बाधा अनि नहोस् कुनै कुनै कुराले उसलाई समस्या नै नपरोस् त्यही नै हो जीवन लाग्छ जीवन के हो भन्ने कुरा भन्दा पनि हाम्रो जीवनलाई खुसी कसरी ल्याउन सकिन्छ भन्ने कुरा चाहिँ गरौँ न एउटा होइन मेन चाहिँ टपिक टपिक्सरी लाग्यो मान्छे होइन अब जीवन आफ्नो त्यसै नै राम्रो भयो आफूले केही गरेर आफूले अब दुःख दुःखलाई त्यही नै साथ दिएर नै अगाडि बढायो भने जीवन त्यसै नै खुसी छ नि छैन र जेसुटा जीवन भनेको अविरल यात्रा हो गन्तव्य होइन होइन सुख त मात्र एउटा अनुभूति हो भनेको खुसी बनाउनका लागि हामी यस्तो गरेर उस्तो गरेर खुसी हुने होइन क्या आफूले जे कुरा पनि गरिन्छ सङ्घर्ष गर्दै जाँदाखेरि सबै कुराहरू पुरा भयो भने नै त्यही नै हो क्या हाम्रो जिन्दगी खुसी हो क्या एकै भने पछाडि एउटा जीवनमा कल्पेको कुरा सबै चाहनाहरू पुरा भयो भने त्यहाँनिर जीवन खुसी हुन्छ होइन ओके जे ल ठिक छ त्यसको लागि थ्याङ्क यू सो मच आफ्नो विचार राखिदिनु भयो ओके के भन्दै हुनुहुन्छ अवश्य पनि मैले तपाईँलाई भन्दै थिएँ एउटा म्युजिक बज्नेछ सर्टकट रूपमा डेडिकेसन हजुर सर्वप्रथम हजुरलाई थ्याङ्क यू सो मच प्राविधिक मित्रलाई पनि mm-hmm. त्यस पछाडि मेरो स्पेसल साथी हुनुहुन्छ पवनजङ भण्डारी भरत साई मनोज भुजेल अनि दिपक आचार्य धर्म बस्नेत पूर्ण थामा सुदन तामाङ राजेन्द्र खड्का जनक शाह अमृत बस्नेत घमण्ड थामा भन्ने हुनुहुन्छ कि उहाँले कहिलेकाहीँ सम्झिरहनुहुन्छ कि उहाँलाई सम्झिरहेको छु भन्न चाहन्छु चन्द्रबहादुर साउद अनि रविन्द्र धनबहादुर तामाङ साथमा भरतपुरका विकास कार्कीलाई होइन अन्त्यमा खोज अन्त्यभन्दा पनि विशेष गरी चाहिँ निरु बहिनी निशा होइन अनि साथमा सन्जु उमा अङ्किता अञ्जना मिना होइन उहाँलाई धेरै धेरै सम्झेको छु भन्न चाहन्छु अन्त्यमा कहिले सिमलकी दिदीलाई मिस यु भन्न चाहन्छु क्या <laughs> ओके यदि नै हो हजुर हजुर ल ठिक छ हुन्छ ठिकै छ दादा <laughs> हुन्छ निलम पार्टिसिपेन्टको लागि थ्याङ्क यू सो मच र रेगुलर रूपमा यसरी नै साथ दिँदै जानु होला लास्टसम्म सुनेर साथ दिनु भने चाहिँ यसमा कुनै डाउट नै छैन नो डाउट होइन र अहिलेलाई भने के भन्छु मैले थाहा छ Neelam all the way from programme just for इन्जोयमा तपाईँ पनि आउन चाहनुहुन्छ भने zero five six five six three three three two and zero five call गर्न सक्नुहुनेछ चुटुली म्युजिकल डजहरू र डान्सिङ म्युजिकहरू हामी प्लेआउट गर्ने गर्दछौँ र तपाईँसँग इन्टरटेनमेन्ट गर्छौँ जस्ट त्यति मात्रै नभए इन्जुई इन्जुई इन्जुई जहाँनिर दुःखका ग्रहण पनि हुन सक्छन् सुखका कुरा हुन सक्छन् आँसुका कुरा पनि हुन सक्छन् त्यसो त आज तपाईँलाई अफर छ यदि टपिकसम्म मात्रै नभएर एक्ट गर्न जानुहुन्छ मसँग भने पनि तपाईँ आउन सक्नुहुनेछ एक्टिङ पनि तपाईँ हामी मिलेर दुवैजना मिलेर गर्नुपर्छ हो र तपाईँ पनि एक्ट गर्न चाहनुहुन्छ भने कुनै एउटा सब्जेक्टमा फरदर होइन तपाईँले चाहिँ एउटा कुनै एउटा सब्जेक्ट बनाएर आउनुभयो भने सो मसँग चाहिँ क्यारिकेचर गर्न सक्नुहुनेछ तपाईँलाई त्यो चान्स पनि मात्रै भएको छु यदि मात्रै र टपिकसँग कुराकानी गर्नको लागि जीवनमा खुसी हुन के गर्नु पर्ला भनेर टपिक्स राखिरहेको छु टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ हौ राज के कोही साथी हुनुहुन्छ उहाँलाई वेलकम गर्छु हेलो हेलो दाई नमस्ते नमस्ते गाह्रो पर्यो है तपाईँले पनि मलाई गाह्रो परेको छैन दादा हजुरलाई गाह्रो पर्यो होला म घमण्ड राणा मगर ओके घमण्ड राणा मगर हजुर दादा निकै नै युनिक नेम छ क्या तपाईँको चाहिँ होइन तर भन्दा पनि कस्तो कस्तो अलिकति अड फिल भयो जस्तो हुन्छ कि घमण्डजी होइन तर के भन्नु होइन तर पनि ठिक छ अनि के छ घमण्डजीको नयाँ दाजा खबर नयाँ नौलो भन्नु केही छैन हजुरको प्रोग्राम सुनिरहेको छु समय नमिले पनि यसो <coughs> सुन्ने कोसिसमा गरिरहेको छु होइन अवश्य पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ होइन टाइम म्यानेज गरेर रहनु भएको छ वेल कमण्डजी uh, अनि दिनभरि कतै जाने प्लानमा हुनुहुन्छ अथवा यतिकै बस्ने समय बिताउने प्लान त कहीँ पनि छैन दादा यतै बस्ने बसेको छौ भन्नु पर्यो साथीहरूसँग होइन घुमघाम गर्यो लुडो कतिको खेल्नुहुन्छ लुडो दादा लुडो त खेलिन्छ दादा अघि भने पछाडि लुडो गेम खेलेर चाहिँ टाइम पास गर्ने हो त्यस्तै भन्नु पऱ्यो जस्तै भन्नु पऱ्यो दादा ओके ल ठिक छ आउनुहोस् बाहिरमा पनि हामी दुवैजना खेल्नुपर्छ है हस् दादा फेरि हाम्रो घमनजीजी सियोर हार्नुहुन्छ होइन म चाहिँ एकदम पर्फेक्ट हो क्या त्यो गेममा चाहिँ होइन हार जित अवश्य पनि मैले फेरि डाइरेक्टली चाहिँ हाम्रो घमण्ड चाहिँ हार्नुहुन्छ है जति घमण्ड गरे पनि अवश्य पनि त्यो भनेको त आफ्नो खेल हो अब पनि हुँदैन कुनै दिन सूर्यले अवश्य पनि त्यो भनेको गेम हो गेममा जे पनि हुनसक्छ होइन हजुर अनि खाना त भइसक्यो होला होइन गोविन्दजीको मेरो त भइसक्यो हजुरको भयो भएन मेरो चाहिँ भएको छैन प्रोग्रामबाट साइन आउट हुने बित्तिकै खाना खाने है म चाहिँ होइन जस अनि घमण्डजी जिउ कतिको दादा खाना यो गर्मीमा अलिकति यो क्लाइमेटले चाहिँ होइन हेल्थमा पनि केही रियाक्सन चाहिँ गर्दो रहेछ जस्तो लाग्यो होइन हो र यो गर्मी मौसममा धेरै खाना चाहिँ कसैलाई पनि रुच्दैन होइन तपाईँलाई पनि होस् अथवा मलाई पनि होस् अदर पर्सनलाई होस् हाम्रो राज्यलाई होस् अन्य साथीहरूलाई होस् यो गर्मी मौसममा चाहिँ त्यति खाना चाहिँ रुच्दैन जति जाडो मौसममा खाना खाइन्छ त्यहाँभन्दा कम मात्रामा गर्मी मौसममा खाना खाएको हुन्छ कि मान्छेहरू होइन प्रायः व्यक्तिहरू सबैले वेल टपिक्सतिर लागौँ हाम्रो घमण्डजी के छ टपिक्समा आफ्नो विचार राख्ने अथवा कुनै एउटा सब्जेक्टमा हामी क्यारिकेचर गर्ने क्यारियर गराउनु त मलाई आउन दादा ओके ल ठिक छ त्यसो भए टपिक्स मैले पनि अलि सुन्नु पाएन सर भर्खर मैले ट्युन गरेको ओके टपिक्स त मलाई भनिहाल्छ होइन हजुर हतार हतार आएर ट्युन गरेको ट्याक्कै कार्यक्रम आइरहेको छ कल गरेर ठ्याक्क लागिरहेको ओके ल लक्की मान्छेको जस्तो पनि लाग्यो अब ओके ल ठिक छ हाम्रो घमण्डजी लक्की हुनुहुन्छ होइन हजुर दादा र टपिक्स भने पछाडि टपिक्स यहाँले सुन्नु भएको छैन म तपाईँलाई टपिक्स भन्छु ध्यान दिएर सुन्नु होला होइन र जीवनभरि यसो तपाईँलाई हल्का हिन्स है सुरुमा टपिक्स पुरै भन्नुभन्दा पनि पहिल्यै नै मेकअप गर्दै गर्नु होला माइन्ड होइन जीवनमा खुसी पनि भइन्छ होइन दुःखी पनि भइन्छ हाँसो पनि आउँछ हाँसो पनि आउँछ पत्तै हुँदैन कुन बेला कहाँबाट आउँछ होइन तर यो जीवनभरि सधैँ खुसी हुनको लागि के गर्नु पर्ला अब जिन्दगी भनेको सुख दुःखको त्यही हो साथ नै हो होइन र अब सुख त कसै कहिले पनि हुन्न होइन र जिन्दगीमा त्यही हो दुःख सुख नै आफ्नो हो दादा जे यो जिन्दगीमा दुःख पाउन त धेरै हुन्छन् होइन हजुर तर जीवनभरि सुख रहनको लागि हामीले के गर्नु पर्ला जस्तो लाग्छ यहाँको विचारमा अब धेरै ठुलोहरूको आफ्नो उ गरेर मिल्दैन होइन र आफ्नो ठाउँमा अडिक रहेर होइन घाँटी हात मिल्नु भने जस्तै होइन अब आफ्नो जुन स्थानमा छ त्यही स्थानमा रमाएर बस्नु नै त्यही नै खुसी जस्तो लाग्छ मलाई दादा अवश्य पनि मैले यहाँनिर फेसबुकमा पोस्ट गरिरहेको छु होइन र साथीहरूको कमेन्ट चाहिँ अत्याधिक मात्रामा आइरहेको छ कतिपय साथीहरूले जीवनमा चाहिँ यो लाइफमा चाहिँ एउटा सुन्दर गर्लफ्रेन्ड भयो भने चाहिँ सधैँ खुसी हुन्छु म भनेर लेख्नु भएको छ होइन कतिपय साथीहरूले पैसा हुनुपर्छ जे भने त्यही हुन्छ जीवनभरि खुसी हुन्छ भनेर पनि लेख्नु भएको छ होइन पैसा नै ठुलो होइन मात्रै ठुलो होइन होइन दादा त्यो भने त्यो नै ठुलो कुरो होइन नि मान्छेले दुःख नगरे त सुख हुँदै हुँदैन दुःख सुख नै त्यही हो दुःख नगरेको सुख चाहिँ हुँदैन त्यही लाग्छ अवश्य पनि दुःख गरे पछाडि मात्रै सुख मिल्छ होइन सानैदेखि सुख पाएको मान्छेले पछाडि धेरै सुख पाउँछ भने जस्तो होइन जिउ छ जीवनलाई धेरै अगाडि बुझ्नुपर्छ होइन जीवन नबुझियो भने फेरि धेरै दुःख पाइन्छ होइन र जिन्दगीभरि दुःख पाइन्छ जीवनलाई अगाडि बुझेर अगाडि मात्रामा धकेल्दै लगियो भने चाहिँ अवश्य पनि खुसी मिल्छ सधैँभरि खुसी भइन्छ यहाँको विचारमा यही रहन्छ होइन ठिक छ कमान्ड चाहिँ आफ्नो विचारको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु एउटा म्युजिक प्लेयर सो केही समय पछाडि सो डेडिकेसन छ भनी राखिदिनु होला है सर्वप्रथम हजुरलाई होइन अनि म सुख टेन्सन दादालाई साथी भन्नुहुन्छ अम्बिकाले सरिता थापा होइन अमृत रामधाम निलम अधिकारी अब भर्खर कल गर्नुभएको थियो उहाँलाई होइन लिला थपलिया नरेन्द्र निरौला सरिता सिलवाल शारदा खनाल सरिता श्रेष्ठ सबिना तुलसा उमा होइन अनि रमेश खड्का भयो मनबहादुर खड्का होइन भीमसिंह सिन्हा अनि अमृत बस्नेत अनि कृष्ण घिमिरे अनि मानबहादुर तामाङ लगायत म जसले घमण्ड राणा चिन्नुहुन्छ उहाँ सम्पूर्णलाई भनिदिइरहन्छु भाइ नमस्ते okay bye Gamendra Rana Magar all the way from खुरुबाट आउनुभएको हो प्रोग्राम जस्ट इन्जोय सुनिरहनु भएको छ तपाईँले लाइभ ट्युन अन गरेर radio Arpan one four point five mega hertz र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ गोडै टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर राजको र प्रोग्रामको रेगुलर होस्ट मसुरी सङ्गीत बाहेक साथ मिलिरहेको भएको छ र तपाईँको पार्टिसिपेन्ट मिलिरहेको मलाई टेलिफोन लाइनमा नेक्स्ट कलर हेलो हेलो हजुर नमस्ते नमस्कार सर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ सुशील चेपाङ सर सुशील हजुर कहाँबाट भन्नुभयो सुशीलजी मुडे बाँस भन्नुभयो हजुर के छ यहाँको नयाँ ताजा खबर अनि मुडे बाँसतिरको नयाँ ताजा खबर सबै ठिक छ सर घाम लागिरहेछ घाम लागिरहेछ गर्मी बढ्ने क्रममा छ होइन साह्रै गाह्रो छ स्पेसली के गर्नुहुन्छ यहाँले खास सर ओके भने पछाडि यत्तिकै बस्नुहुन्छ <laughs> ओके <laughs> मैले चाहिँ जस्ट यहाँलाई सोध्न चाहेको थिएँ होइन कि एउटा स्टडी अथवा एनदर एनी बिजनेस हुन्छ नि होइन कुनै पार्ट कुनै फिल्डमा तपाईँ एउटा सङ्गठित हुनुहुन्छ अथवा के हुनुहुन्छ भनेर सोधिरहेको थिएँ क्या होइन भने पछाडि यहाँले बिजनेस पनि गर्नुहुने स्टडी पनि सघाएर बस्नु भएको छ कि यहाँको खाना भइसक्यो अथवा भएको छैन खाइसक्नु भयो है हामी प्रोग्राममा रहेर विभिन्न टपिक्समा कुराकानी गर्छौँ यहाँलाई थाहा छ अथवा थाहा छैन मैले यहाँलाई भनिरहेको छु हामी प्रोग्रामभित्र रहेर होइन मैले तपाईँलाई केही प्रश्न अथवा तपाईँको विचार राख्नको लागि एउटा कुनै क्वेसन तपाईँलाई म राख्नेछु त्यो क्वेसनमा तपाईँले आफ्नो विचार राख्न सक्नुहुनेछ होइन हामी यो प्रोग्राममा रहेर यसरी चाहिँ कुराकानी गर्दै आइरहेका छौँ आई मिन्स अब तपाईँसँग फर्स्ट टाइम चाहिँ कुराकानी भएको छ होइन त्यसैले त्यति अत्याधिक मात्रामा यहाँलाई थाहा छैन कि जस्तो लाग्यो सो द्याट यसको बारेमा चाहिँ मैले तपाईँलाई भनेको सो जीवनमा खुसी रहनको लागि के गर्नु पर्ला त हामीले यहाँको विचार के रहन्छ यसमा होइन यस्तो गर्नु पर्ला उस्तो गर्नुपर्छ होला जस्तो लाग्छ कस्तो लाग्छ यहाँको विचार थोरै मात्रामा भए पनि राखिदिनु होला जीवनमा खुसी रहनु त कस्तो होला र सर के गर्नु पर्ला भन्नुहोस् त जीवनभरि खुसी रहनको लागि ओके भने पछाडि यहाँलाई त्यति प्रोग्रामको बारेमा थाहा छैन हो फर्स्ट टाइम ल ठिक छ अन्य नेक्स्ट टाइम आउँदाखेरि चाहिँ होइन जोस् राम्रोसँग चाहिँ बुझेर आउनुहोला भन्न चाहन्छु र जोस् यहाँलाई अलिकति जानकारी पनि म गराउन चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयभित्र हामी रहेर विभिन्न टपिक्स यानि कि मैले तपाईँलाई एउटा प्रश्न सोध्छु र त्यो प्रश्नको एन्सर अथवा तपाईँले चाहिँ विचार एउटा हुन्छ नि होइन यस्तो गर्नु पर्ला होइन जस्तो अब मैले यहाँनिर माया भनेको के हो भनेर सोधेँ भने तपाईँले फेरि माया भनेको यस्तो चिज हो माया अब जसले पनि जसलाई गर्छ होइन घर परिवारभित्रको माया भने जस्तो एउटा विचार चाहिँ आफ्नो आफ्नो एउटा आफ्नो भित्रको विचार चाहिँ राख्ने मात्रै एक, मात्र प्रोग्राम जस्ट भन्छु होइन ठिक छ नेक्स्ट एपिसोडहरूमा आउँदाखेरि तपाईँ चाहिँ बुझेर आइदिनु होला भन्न चाहन्छु होइन र आइहाल्नु भएको छ प्रोग्राममा हामी एकैछिन पछाडि एउटा म्युजिक प्ले आउट गर्नेछौँ कस कसलाई सुनाउनुहुन्छ अथवा डेडिकेसन गर्नुहुन्छ सर म खास म सुरज सिंहलाई सुनाउन चाहन्छु हो मिना कुमारी बल हाम्रो मामा केशबहादुर मगर हाम्रो राजु रातदाईलाई सुनाउन चाहन्छु हुन्छ प्रोग्राममा पार्टिसिपेन्ट भयो त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु नेक्स्ट एपिसोडमा आउँदा आफ्नो भ्यू राख्ने तरिकाले प्रेजेन्ट भइदिनु होला है लास्टसम्म सुनेर साथ दिनु होला अहिलेलाई छोरी है नमस्ते प्रोग्राम जस्ट जीको यो एपिसोडमा हामी छौँ र भाइ पनि यसरी नै आफ्नो विचार राख्न चाहनुहुन्छ भने फटाफट डायल गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो टेलिफोन लाइन दुईवटा बाटो खुल्ला छ प्रोग्राम जस्ट हामी विभिन्न टपिक्समा कुराकानी गरिरहेका छौँ र आजको टपिक छ यो जीवनमा खुसी हुन के गर्नु पर्ला तपाईँको आफ्नो विचार के रहन्छ आफ्नो विचार राख्न सक्नुहुनेछ प्रोग्राम जस्ट अलिकति एन्टरटेनमेन्ट गराउनको लागि एउटा म्युजिक ब्याकग्राउन्डमा प्ले आउट भइसकेको छ सो प्रोग्रामको फर्स्ट म्युजिकल ब्रेक सँगसँगै तपाईँको लागि राख्छौँ र म्युजिक पछाडि ओके हामी राज्यले ब्रेकतर्फ जान्छौँ पनि भन्दै हुनुहुन्छ र ठिक प्रोग्राम जस्ट इन्जुको फर्स्ट म्युजिकल ब्रेक सँगसँगै तपाईँको लागि रहन्छ म्युजिकसँगै सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछाडि फेरि आउँछौँ सो केप्लिसन programme just enjoy all right back after this short musical break and short commercial break लागि सुनु हजुर रेडियो अर्पण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 अर्पण खबर पछि सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy okay welcome back after this short musical break and short commercial break पछाडि तपाईँलाई फेरि पनि वेलकम छ प्रोग्राम जस्ट फर इन्जोयमा सुनिरहनु भएको छ लाइभ ट्युन वान गरेर one of the best and one of the rocking radio station of town this is radio fun one of point five megahertz the program just for enjoy र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ ग्रेट टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर राजको र प्रोग्रामको रेगुलर होस्ट म सूर्य सङ्गीत भएको साथ मिलिरहेको छ विभिन्न टपिक्समा रहेर कुराकानी गर्ने क्रममा आज तपाईँलाई टपिक्स दिइरहेको छु जीवनभर खुसी रहनको लागि हामीले के गर्नु पर्ला आफ्नो विचार राख्न सक्नुहुनेछ आफ्नो विचार राख्नको लागि टेलिफोन लाइनमा कोही साथी आउनुहुन्छ उहाँलाई वेलकम गरिहाल्छु हेलो हेलो हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिखोरबाट चन्द्र कुमार पछाडि के भन्नुभयो चन्द्र कुमार चन्द्र कुमार कुमार सावद चन्द्रजी के गर्नुहुन्छ यहाँले सानोतिनो जब गर्नुहुन्छ खाना भइसक्यो यहाँको अथवा भएको छैन खाना भइसक्यो चन्द्रजी अथवा भएको छैन यहाँको मेरो चाहिँ भएको छैन प्रोग्राम सकाए पछाडि बढेछ बल लास्ट लास्टमा छौँ चन्द्रजी टपिक्सतिर लाग्यौँ यहाँले सुन्नु भएको छ टपिक्स अथवा भन्नुपर्ने यहाँलाई टपिक्स त्यो सदा के जीवनमा सुखी रहनको लागि के गर्नु पर्ला के गर्नु पर्ला के तपाईँको विचार राखिदिनु होला फटाफट एकदम छोटो मिठो रूप मेरो विचारमा मानिस सदा सुखी रहनको लागि आफूसँग जे छ त्योमै रमाउँछ भने होइन सन्तुष्ट छ भने ऊ मान्छे सधैँ सदा सुखी रहन्छ जस्तो लाग्छ कि अवश्य जीव, जीवन एउटा यात्रा हो यो यात्रालाई पूर्ण गर्नुपर्छ पुरा गर्नुपर्छ जीवन सङ्घर्ष हो सहरै स्वीकारेर अगाडि बढ्नुपर्छ होइन हजुर अवश्य पनि खुसी रहन सकिन्छ यसरी यहाँको विचारको लागि थ्याङ्क यू सो मच एउटा म्युजिक हामी लास्टमा प्ले आउट गराएर साढेछौँ कस कसलाई डेडिकेसन छ सर्टकट राखिदिनु होला हजुर सर उहाँको विशेष गरी एउटा स्पेसल रूपमा हेर्दाखेरि अस्ट्रेलियामा रहनु मेरो साथी जो एलिसा श्रेष्ठज्यू होइन अनि काठमाडौँमा रहने आवाज श्रेष्ठ र मसँगै रहने साथीहरू निलम अधिकारी केदार पोखरेल राजेश गिरी घमण्ड राणा मगर धनबहादुर तामाङ माधव प्रसाद सुवेदी बद्री घिमिरी पृथ्वी डुम्राकोट र पवन मिलाई यस्तै रूपमा सम्झन चाहन्छु हुन्छ चन्द्रजी पार्टिसिपेन्टको लागि थ्याङ्क यू सो मच आगामी एपिसोडहरूमा पनि यहाँको साथ मिलिरहोस् होइन यो चाहिँ होप गर्न चाहन्छु र बिलिभ पनि गर्न चाहन्छु पार्टिसिपेन्टको लागि थ्याङ्क्स वान्स अगेन र छुट्यौँ है बाबा चन्द्र कुमारको सहभागिता मिलेको थियो प्रोग्राम जस लास्ट कलर हुनुहुन्थ्यो अब पनि टेलिफोन लाइनमा तपाईँसँग कुराकानी हुन सक्दैन प्रोग्रामबाट साइन आउट हुनुपर्छ भनेर मित्र राजीले ग्रेटिङ सपोर्ट गरिरहनु भएको थियो र अब भने साथबाट प्रोग्रामबाट त्यो साथ छुट्याउनुपर्छ भन्दै हुनुहोस् बल प्रोग्राममा आजको टपिक्समा कुराकानी गरौँ जीवनमा सधैँ खुसी रहनको लागि के गर्न पर्ला भनेर मैले सोधिरहेको थिएँ सबैजना साथीहरूको विचार उत्तिकै राम्रो थियो सबैजना साथीहरूलाई थ्याङ्क यू सो मच वास्तवमा जीवन एउटा चुनौती हो त्यो चुनौतीसँग हामीले मुकाबिला गर्न सक्नुपर्छ जीवन वियोगान्त हो त्योसँग सामना गर्न सक्नुपर्छ जीवन एउटा विषाद हो र हामीले विजय गर्नुपर्छ जीवन सङ्घर्ष हो जीवनलाई सदैव स्वीकार्नुपर्छ र जीवन एउटा रहस्यपूर्ण पनि छ ताकि त्यो जीवनलाई हामीले उद्घाटन गर्नुपर्छ जीवन स्वप्न हो त्यो जीवनलाई हामीले प्राप्त गर्न सक्नुपर्छ जीवन सौन्दर्य हो हामीले यो आफ्नो जीवनलाई सधैँ पूजा गर्नुपर्छ जीवन प्रतीक्षाको एउटा घडी हो र हामीले धैर्य गर्न सक्नुपर्छ जीवन प्रेम हो उपभोग गर्नुपर्छ जीवन आशा हो प्रतिज्ञा गर्नुपर्छ तब मात्र सधैँ सधैँ सधैँ खुसी हुन सकिन्छ मेरो विचारमा यही र सम्पूर्ण साथीहरूको विचारमा पनि त्यही thank you so much call गर्नुहुने र पार्टिसिपेन्ट र आफ्नो भ्यूको लागि भ्यू राख्नुहुने तपाईँ सम्पूर्णलाई हर्डली टु थ्याङ्क्स भन्न चाहन्छु एन्ड अल्सो थ्याङ्क्स प्रोग्राम जस पनि इन्जोय सुन्नुभयो हामीलाई लाइभ ट्युन अन गरेर होस् या इन्टरनेट अनलाइनमा जुन कुनै थ्रुबाट सुनेर साथ दिने तपाईँलाई पनि अल्सो थ्याङ्क्स भन्न चाहन्छु एन्ड अल्सो थ्याङ्क्स यतिका जेलसम्म ग्रेट टेक्निकल सपोर्ट मिल्यो टेक्निकल पार्टबाट सपोर्ट गर्ने मिस्टर राजलाई पनि थ्याङ्क्स राज भन्न चाहन्छु ग्रेट टेक्निकल सपोर्टको लागि र लास्टमा ब्याकग्राउन्डमा प्ले आउट भइरहेको म्युजिक भएको लागि साह्रै प्रोग्राम जसप्रिन्ट सुका आजका एस एपिसोडबाट पनि भोलि वर्षको एपिसोडमा फेरि पुनः पाएँ मास म प्रेजेन्ट हुने नै छु so till then this is me Surya Singh good bye take care have a lots of fun in your life okay bye Let's rock.